हे चिनो रुमाल दिएको थियो बिदामा दिएको थियो बिदामा बाँच्नै गाह्रो बिछटको पिदामा बानीको कल बैमानीको सङ्ग तै नगर चिठी पत्र लेखेर नाउमा लेखेर नाउमा छोदी गयो मरभूमि ठाउँमा पानीको कल सङ्ग तै नगर भयो ए लेखेर नाउमा लेखेर नाउमा छाडी गयो मरभूमि ठाउँमा पानीको कल्ला